बुलबुल एउटा इरानी चरा बुलबुल के भो के भो मलाई यार निद्रै पर्दैन के भो के भो मलाई यार निद्रै पर्दैन हेरिराख्छु समाचार निद्रै पर्दैन साँझदेखि बिहान भाले बाँच्ने बेलासम्म साँझदेखि बिहान भाले बाँच्ने बेलासम्म कोल्टे फेर्छु बार बार निद्रै पर्दैन हेरिराख्छु समाचार निद्रै पर्दैन खतराको पलपल परदेशीको मनमा खतराको पलपल परदेशीको मनमा साइरन बच्च लगातार निद्रै पर्दैन हेरिराख्छु समाचार निद्रै पर्दैन झिटी गुन्टा बोकी सिमानामै रोको देख्दा झिटी गुन्टा बोकी सिमानामै रोको देख्दा देशको सच्चा चौकीदार निद्रै पर्दैन हेरिराख्छु समाचार निद्रै पर्दैन कात्रोमानी कमिसन खोज्ने देखियो कात्रोमानी कमिसन खोज्ने देखियो दुई तिहाईको सरकार निद्रै पर्दैन केबो केबो मलाई यार निद्रै पर्दैन हेरिराख्छु समाचार निद्रै पर्दैन चितवन घर भई अहिले युएई को अबुधाबी बस्दै आउनुभएका दुर्वस्तीको शिशिरको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी संघर्ष विष्ट र म प्रस्तुता अच्युत किमिरी बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभरात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म तपाईँलाई तपाईँले पठाउनुभएका रचनाहरूको वाचन मात्रै लिएर बुलबुलमा आइपुगेको छु कोरोनाको चपेटामा छ विश्व नेपाल पनि यसबाट अछुतो छैन र नेपालसँगै विभिन्न देशमा पुगेका नेपालीहरू पनि यसबाट आक्रान्त छन् कोरोना मैले यो कार्यक्रम तयार गर्दासम्म दुई लाख चौध हजार पाँच सय जनामा विश्वभरि बीस लाख चौध हजार पाँच सय चौन्न जनामा विश्वभरि संक्रमण देखिएको छ भने एक लाख सत्ताइस हजार पाँच सय अन्ठानब्बे जनाले यसैका कारण ज्यान गुमाएका छन् तर अर्को पक्ष चार लाख एकानब्बे हजार आठ सय बयालिस जना कोरोनाको संक्रमणबाट उपचार भएर निको भइसकेको संख्या छ र यसरी कोरोनाको चपेटामा सबै देशहरू परेका छन् सबैभन्दा धेरै छ लाख चौध हजारजना अमेरिकामा संक्रमित छन् भने दोस्रो स्पेनमा एक लाख सतहत्तर हजारजना इटालीमा एक लाख बैसठी हजार फ्रान्समा एक लाख त्रिचालिस हजार जर्मनीमा एक लाख बत्तीस हजार र युकेमा त्रियानब्बे हजारजना संक्रमितहरूको संख्या छ मैले यो कार्यक्रम तयार गर्दासम्मको गतिविधि तपाईँलाई बताएको छु र यो कार्यक्रम अहिले तपाईँले सुनिरहनु भएको भन्दा केही घण्टा अगाडि मात्रै तयार भएको कार्यक्रम हो र नेपालमा पनि यसबाट हामी अछुतो छैनौं यसका संक्रमणहरू देखिएका छन् अहिलेसम्म सोह्रजनामा नेपालमा यसको संक्रमण देखिएको छ र यो कोरोनाबाट बच्नका लागि विश्वका धेरै सरकारहरूले आफ्नो देशमा लकडाउन गरेका छन् नेपालमा पनि लकडाउन आज तीन हप्ता पूरा भएको छ बन्दाबन्दी नेपालीबाट हामीले भन्दा र हामी घरमै बसेर कोरोना विरुद्धको युद्ध लडिरहेका छौँ यति बेला हामीलाई रेडियो टेलिभिजन फेसबुक सबैतिर केही राहतका सामग्री आउँदा अथवा केही आफ्नो मनोरञ्जनका सामग्रीहरू प्रसारण हुँदा मन बहलाउने बाटो पनि हुन्छ त्यसैले आजको बुलबुलमा मैले साङ्गीतिक गजलहरूभन्दा पनि तपाईँका रचनालाई वाचन गर्ने गरी प्रस्तुत भएको छु र मैले केही घण्टा अघि आज दिउँसो फेसबुक पेजमा लेखेको थिएँ मेरो पेज अच्युत मेरो बुलबुलमा एउटा स्ट्याटस राखेको थिएँ आज राति प्रसारण हुने बुलबुलमा तपाईँले लकडाउन वा कोरोनाबारे भएको गजल वा मुक्तक वाचन गर्नेछु भनेर र त्यसै स्ट्याटसमा कमेन्ट गर्नुभयो भने त्यही कमेन्टलाई मैले प्रस्तुत गर्छु भनेको थिएँ केही साथीहरूले कविता पनि पठाउनु भएको छ रचनाहरू पठाउनु भएको छ म जे जस्तो सकिन्छ थोरै सामग्रीहरू राख्दै आज साङ्गीतिक गजल नराखिकन यी सामग्रीहरूको वाचन गर्दै बुलबुललाई अगाडि बढाउँछु हामी बीचको प्यार प्यार नै नरहला हामी हामी बीचको प्यार नै नरहला स्तब्ध छ लाग्छ संसार नै नरहला मलाई दुख्दा तँलाई नै दुख्ने मन यो जिन्दगी कतै तेरो संसार नै नरहला स्तब्ध छ लाग्छ संसार नै नरहला कम्पन हुनेछ भयङ्कर जल्नेछ सारा पृथ्वी आम फाल्नलाई कतै मझधार नै नरहला स्तब्ध छ लाग्छ संसार नै नरहला यो तुफान रोकिनेछ यो ज्वाला निभ्नेछ यो तुफान रोकिनेछ यो ज्वाला निभ्नेछ रौद्र रूप भगवानको यो बारम्बार नरहला हामी हामी बीचको प्यार नै नरहला स्तब्ध छ लाग्छ संसार नै नरहला रौतहट रङ्गपुर घर हुनुभई अहिले ललितपुरको लुबु बस्ती आउनुभएका अमृत खतिवटा भान्जाबाईले भएको गजल थियो यो यसलाई मैले प्रस्तुत गरेँ अस्मिता लामाले एउटा गजल लेख्नुभएको छ सहर गाउँ जस्तै र गाउँ सहर भएको छ यति बेला सबै आफ्नाहरूबाट बेखबर भएको छ यति बेला जो जहाँ छ त्यही आफ्नो स्वास्थ्यको ख्याल राख्नु जो जहाँ छ त्यही आफ्नो स्वास्थ्यको ख्याल राख्नु कोरोनाको महामारी नै जहर भएको छ यति बेला सबै आफ्नाहरूबाट बेखबर भएको छ यति बेला विशेष त सबैले आफ्ना र वृद्धहरूको ख्याल गर्नु यहाँ बलियोहरू नै मर्ने डर भएको छ यति बेला सधैँ आफन्तहरूबाट बेखबर भएको छ यति बेला भनेर अस्मिता लामाले लेख्नु भएको गजल वाचन गरे अब एउटा मुक्तकको पालो छ सुवेदी आर्यल लेख्नुभएको छ फेसबुकमा लक्ष्मीराज सुवेदी बझाङ उहाँको घर अहिले धनगढी बस्नुहुन्छ दुई तीन माइस एक्काइलग जन आया हजुर दुई तीन माइस एक्काइलग जन आया हजुर बासी तुसी छाड्या छुड्या जनखाया हजुर आफ्नै घरकी बस्या हातखुट्टा धोइहेल्या आफ्नाई घरकी बस्या हातखुट्टा धोइहेल्या भिडभाड अरी जात पर्व जनझाया हजुर दुई तीन माइस एक्काइलग लग जन आया हजुर बसी तुसी छाड्या छुड्या चनखाया हजुर भन्दै लक्ष्मीराज सुवेदीले लेख्नु भएको स्थानीय भाषाको मुक्तकलाई मैले प्रस्तुत गरेँ स्थानीय भाषामा मेरो दखल नभएको हुनाले मैले बिगारेको भए क्षमा याचना गर्दछु बुलबुलमा अब अर्को एउटा गजल पोर्तुगलबाट पठाउनु भएको छ प्रदीप थिङ तामाङले कम्तीमा दुई मिटर टाढै आफूलाई उभ्याउनुपर्छ कम्तीमा दुई मिटर टाढै आफूलाई उभ्याउनुपर्छ छिमेकी नै भए पनि यो बेला दूरी घटाउनुपर्छ कम्तीमा दुई मिटर टाढै आफूलाई उभ्याउनुपर्छ छिमेकी नै भए पनि यो बेला दूरी बढाउनुपर्छ हाम्रो दाजुभाइहरू सबै जान्ने बुझ्ने छैनन् भेट हुँदा हातेमालो गर्न हुन्न सिकाउनुपर्छ छिमेकी नै भए पनि यो बेला दूरी बढाउनुपर्छ थुप्रै थुप्रै रोगका किटाणुहरू हावामा रहन्छन् घर बाहिर निस्कनु पहिले मास्क लगाउनुपर्छ छिमेकी नै भए पनि यो बेला दूरी घटाउनु बढाउनुपर्छ सारा संसार त्राही त्राहीमा बाँचिरहेका बेला मौका यही हो ठगौं भन्ने मनबाट हटाउनुपर्छ कम्तीमा दुई मिटर टाढै आफूलाई उभ्याउनुपर्छ छिमेकी नै भए पनि यो बेला दूरी बढाउनुपर्छ प्रदीप थिङ तामाङको गजल मैले वाचन गरेँ अब तुलाराज सन्तोष अधिकारीको गजल छ महामारीको बेला लुट्नेलाई के भन्नुहुन्छ तपाईँ आपत्तिको बेला फुट्नेलाई के भन्नुहुन्छ तपाईँ न्याय माग्दै जान्छ जो अदालतको ढोकामा उसैलाई व्यर्थै कुट्नेलाई के भन्नुहुन्छ तपाईँ सुन हुँ म फलाम नसम्झनु भनिरहँदा पनि फलाम नै सम्झी पिट्नेलाई के भन्नुहुन्छ तपाईँ आपत्तिको बेला फुट्नेलाई के भन्नुहुन्छ तपाईँ भन्दै गजल लेख्नुभयो तुलाराज अधिकारी सन्तोषले उदयपुर उहाँको घर र अहिले काठमाडौँ बस्नुहुन्छ पहिलोपटक आफूले गजल लेखेको भनेर पठाउनु भएको छ विजय हितानले युकेको केन्टबाट विमानस्थल बनाऊ कि सहर रुख नकाट मैले भनिदिएको छु विमानस्थल बनाऊ कि सहर रुख नकाट मैले भनिदिएको छु स्वच्छ पर्यावरणलाई विकाससँग नसाट मैले भनिदिएको छु कृषि विकास गर कि आर्थिक जैविक विविधता मास्ने कृषि विकास गर कि आर्थिक जैविक विविधता मास्ने भूमण्डलीकरणको भुब्रोमा पुँजीवाद नलाद मैले भनिदिएको छु स्वच्छ पर्यावरणलाई विकाससँग नसाट मैले भनिदिएको छु मैले भनेको सुन्दैनौ त ठिकै छ बुझेर के मात्रै नगर भने मैले भनेको सुन्दैनौ त ठिकै छ बुझेर के मात्रै नगर भने खुट्टामा हानेर बन्चरो आफैलाई नढाट मैले भनिदिएको छु विमानस्थल बनाऊ कि सहर रुख नकाट मैले भनिदिएको छु स्वच्छ पर्यावरणलाई विकाससँग नसाट मैले भनिदिएको छु रूपा खड्काले कविता चाहिँ नगर्ने भन्ने कमेन्ट मात्रै गर्नुभएको छ यो स्ट्याटसमा चुत्र प्रकाश मानन्दरले कमेन्ट गर्नुभएको छ प्रकाश छेत्रीले लेख्नुभएको छ बिना हतियार लडेर विश्व हरायो कोरोना चाइनिज भाषाबाट चिच्चाएर करायो कोरोना साबुन पानी सेनिटाइजर मास्क गोल्फ सामाजिक दूरीबाट डरायो कोरोना चाइनिज भाषाबाट चिच्याएर करायो कोरोना लेख्नुहुन्छ दीपक भण्डारी मुक्तक लेख्नुहुन्छ अचेल दिनरात होम क्वारेन्टाइनमा छ जिन्दगी देशसँगै यसपालि लकडाउनमा छ जिन्दगी सतर्कता अप्नाउँदै गरौं साबुन पानीले हात धुँदै गरौं होइन भने त कोरोनाको चिहानमा छ जिन्दगी दीपक भण्डारीले तलकोट गाउँपालिका पाँच बझाङबाट पठाउनु भएको मुक्त थियो यो अब अर्को एउटा गजल छ कालीकोटका महेन्द्र साईले लेख्नुभएको अहिले काठमाडौँ बस्नुहुन्छ उहाँ कसै कसैलाई जिउनु वा मर्नु बनायो कसैलाई ठग्नु अनि कसैलाई कमाउनु बनायो कोही कोहीलाई परिवारसँग मिलनको खुसी अनि कसैलाई बिछोडमा हाँस्नु या रुनु बनायो कोही परिवार भेट्ने आशमा बस पार्क अनि एयरपोर्ट कसैलाई हस्पिटल र क्वारेन्टाइनमा बस्नु बनायो कसै कसैलाई जिउनु वा मर्नु बनायो कसैले ठग्नु अनि कसैलाई कमाउनु बनायो त्यसै गरी मुक्तक छ विष्णु कुमार बैरागीको तिम्रै यादमा कल्पी कल्पी दिन बिताउन थालेको छु तिम्रो अघि राम्रो बन्न दारी जुङ्गा पालेको छु भन्दै विष्णु कुमारले धुर्कोट गाउँपालिका एक नयाँ गाउँबाट गुल्मीबाट पठाउनु भयो लकडाउनमा मेरो दैनिकी भन्ने शीर्षकमा नारायण खनालले कविता पठाउनु भएको छ म पुरै कविता त वाचन गर्दिनँ तपाईँको प्रोत्साहनको लागि छोटो वाचन गर्छु सुन्नु मानवीय मृत्युका खबर सुनाउँदा सुनाउँदै दुर्बल बनेर निप्न लागेका समाचार वाचकका आवाजहरू हेर्नु भ्रमका सर्जकहरूबाट सृजित सामाजिक सञ्जालका तरंगित भ्रमहरू अनि यथातथ्य खोज्नु सत्यहरू यस्तै छ लकडाउनमा मेरो दैनिकी भ्रष्टाचारको दुर्गन्ध सुँग्दै भोको पेट उग्दै गर्ने आमाहरूको पीडामा मलहम लगाउनेहरूको खोजीमा निरन्तर खट्ने आँखा र दैच्यौरीहरूको नाममा बोलीको पक्का नेपाली सन्तान जन्मिएको खुसीमा चम्किने आमाको अनुहार हेर्न व्यग्र प्रतीक्षारत मनलाई साथ दिनु फगत सेवाको डङ्का पिड्दै व्यवहारमा शून्य कर्म गर्नेहरूको भीड़मा एउटा बिस्कुटमा पचासौं हातहरू दानी कहलाउन तछाड मछाड गरिरहेका तस्विर हेर्दै अबाक बन्नु अनि आफ्नै मनले छाम्नु कोरोना कहरले जकडिएको संसार यस्तै छ लकडाउनमा मेरो दैनिकी भन्दै अर्घाखाँची मालारानी तीनका नारायण खनालले पठाउनु भएको कविता मैले वाचन गरे यति बेला स्टुडियोमा संघर्ष विष्ट र म अच्युत घिमिरे छौ आजको बुलबुलमा हामीले सांगीतिक गजलभन्दा तपाईँले पठाउनुभएका सामग्री वाचन गर्ने लक्ष्यका साथ बसेका छौं सरिता अर्यालको एउटा मुक्तक छ पटक पटक साबुन अनि पानीले हात धुनु भन्छ कसैसँग नभेट्ने रे टाढा टाढा हुनु भन्छ नमान्नेलाई लगिहाल्छु भन्छ कोरोनाले जथाभावी हात लगि अनुहार नछुनु भन्छ पटक पटक साबुन अनि पानीले हात धुनु भन्छ वीरेन्द्रनगर सात इत्राम सुर्खेतकी सरिता अर्यालको मुक्तकपछि अब अर्को मुक्तक टङ्क रिजालको छ छिट्टै सबैलाई हाँसी खुसी देख्न पाइयोस् शान्तिको अनुभूति गर्दै श्वास फेर्न पाइयोस् परदेशी भूमिमा कोरोनाले भेट्नुभन्दा पहिले छ एक चाह आमा तिमीलाई भेट्न पाइयोस् टङ्क रिजालको यो सामग्री टङ्क रिजाल सन्तोष भएको छ उहाँले नाम हाल सिडनी अस्ट्रेलिया बस्नुहुन्छ र लेखेर पठाउनु भएको छ बुद्धिकृष्ण गौतमले बोकेर बोकेर त्रास मनमा अलिकति शुभकामना फाटोस घोर कालो बादल जति शुभकामना भई सतर्क बाँचौं बचाउ मानव सभ्यता यो तिमी पार लगाऊ महाविपत्ति शुभकामना भन्दै काभ्रेबाट पठाउनु भयो बुद्धिकृष्ण गौतमले र सन्तोष थापाले एउटा गजल पठाउनु भएको छ तर फोटो फर्मेटमा पठाउनु भएको हुनाले मलाई वाचन गर्न अप्ठ्यारो हुन्छ कृपया अर्को पटकदेखि युनिकोडमा पठाउनुहोला मैले आजको बुलबुल फेसबुक पेजमा तपाईँले गर्नुभएको कमेन्टहरू को सामग्री अर्थात् साहित्यिक रचनालाई प्रस्तुत गरिरहेको छु सन्तोष थापा त्यसै गरी विमल पोखरेलले पनि गुल्मी मदाने छ घर भई अहिले काठमाडौँ बस्नुभएका विमल पोखरेलले पनि ठूला रोएका छन् ठूला ठूला देश कोरोनाले आफ्नै संस्कार भाषा भेष कोरोनाले आफ्नै शक्ति हतियारका दम बदिँदै मैहुँ भन्दा उल्टाइदियो केस कोरोनाले आफ्नै संस्कार भाषा भेष कोरोनाले भन्दै गजल पठाउनु भएको छ मैले सबैलाई समेट्नको लागि छोटो छोटो वाचन गरिरहेको छु आजको बुलबुलमा तपाईँले पठाउनुभएका सामग्री वाचन गर्दैछु विष्णु भारती जोरपाटी काठमाडौँ दक्षिण ढोकाबाट लेख्नुहुन्छ संसार जित्छु भन्थ्यो मान्छे भाइरससँग हार्यो कतै चन्द्रमामा बास बसी रकेट मात्र झार्यो कतै अणु अनि परमाणुको होडबाजीमा अल्झिएर आफ्नो खन्या खाल्डोमा आफैलाई पार्यो कतै संसार जित्छु भन्थ्यो मान्छे भाइरससँगै हार्यो कतै तुलसी अकौलिया विकास सेवाले कमेन्ट गर्नुभएको छ योगेश्वर विष्टले नेता कार्यकर्ता दुई तिहाई सरकार यस्तै छ भन्नु पर्यो बाटो हेरी बसेकी आमालाई धैर्य गर भन्नु पर्यो कोरोनाको उपचार भए अवश्य घर पुगिन्छ प्रिय लकडाउन नै उपचार छ अहिले अलि धैर्य गर्नु पर्यो धन्यवाद भन्दै लेख्नुहुन्छ योगेश्वर विष्ट उहाँको पूरा नाम शैली शिखर नौ नायल दार्चुला घर अहिले भारतको देहरादूनमा बस्दै आउनुभएको छ हामी नेपालीहरू विभिन्न ठाउँमा छरिएका छौं र प्राय ठाउँमा लकडाउनका कारण अड्किएका छौं विदेशमा बसेका धेरै नेपालीहरू मनोवैज्ञानिक रूपमा अलिकति त्रासद भएको खबरहरू हामीले पाइरहेका छौं त्यसो त स्वदेशभित्रै पनि त्रासद नै अवस्था छ त्रासद अरू कुराको होइन कोरोनाले कुनै पनि व्यक्तिलाई नछोस् र छोइहाल्यो कसैलाई भने फेरि नफैलियोस् भन्नका लागि हामी सतर्कता अप्नाउनु पर्ने अवस्था छ पक्कै पनि कठिन हुन्छ सजिलो हुन्न भन्नलाई एउटा कोठाभित्र बसेर भन्नको लागि सजिलो हुन्छ तर भोग्नको लागि गाह्रो हुन्छ तर गाह्रोको कुनै विकल्पै नभएको हुनाले हामीले त्यो गाह्रोसँग लड्ने बाहेक अर्को कुनै पनि उपाय छैन राजकुमार रोकाको गजल छ म जाउ भन्छु ऊ आउँछु भन्छ भयभरको जनतालाई सताउँछु भन्छ हात मिलाउन दिन्न रे ऊ सँगै बस्न पनि दिन्न रे एउटै घरभित्र कैयौँ दिन बसाउँछु भन्छ भयभरको जनतालाई सताउँछु भन्छ काम त गर तर घरबाटै रे काम त गर तर घरबाटै रे भएका सवारी नचलाउ रे देशको आर्थिक वृद्धि दर घटाउँछु भन्छ भयभरको जनतालाई सताउँछु भन्छ म निको भैजा भन्छु ऊ फर्किआउँछु भन्छ म निको भैजा भन्छु ऊ फर्किआउँछु भन्छ बालक युवा वृद्ध केही नभनी फैलाउँछु भन्छ म जाउ भन्छु ऊ आउँछु भन्छ भयभरका जनतालाई सताउँछु भन्छ सावित्रा पाण्डे ले किर्तिपुर पाण्डे किर्तिपुर काठमाडौँबाट भएको छ काफल पाक्यो भन्दै चरी डुल्यो कि डुलेन गाउँमा आरु लालीगुराँस फुल्यो कि फुलेन नसोध त्यो मन तिम्रो भुल्यो कि बोलेन तिमी स्वच्छ गगनमा म छु आज पिञ्चडामा लेख्नु भएको छ कुर्बान अलीले पनि एउटा गजल लेखेर पठाउनु भएको छ गोर्खाबाट र त्यसै गरी सरस्वती श्रेष्ठ सरूले गीत लेखेर पठाउनु भएको छ त्यसै गरी छिरिङ शेर्पा अविरलले पनि गजल लेख्नु भएको छ हाम्रो माया एक मिटर दूरीमा हुनुपर्छ तिम्रो आभास अचेल हुरीमा हुनुपर्छ सानोको महत्व हुँदैन स्वच्छौ तिमी मानवको काम पक्कै मुरीमा हुनुपर्छ तिम्रो आभास अचेल हुरीमा हुनुपर्छ बोल्दै नबोली कसरी बुझौ मायालाई पक्कै मायाको संकेत चुरीमा हुनुपर्छ हाम्रो माया एक मिटर दूरीमा हुनुपर्छ तिम्रो आभास अचेल हुरीमा हुनुपर्छ टोखा धापाचीबाट छिरिङ शेर्पाले पठाउनु भएको यो गजल मैले वाचन गरेँ अब मसँग अर्को एउटा सामग्री छ राधिका कल्पितले देश लकडाउनमा छ शीर्षकको एउटा कविता लेख्नु भएको छ म लामो कविता छ छोटो उहाँको प्रोत्साहनको लागि वाचन गर्छु एक थरी छन् रोगसँग लडिरहेका अर्का थरी छन् भोकसँग लडिरहेका अर्को झुण्ड छ शोकसँग लडिरहेका एउटा ठूलो जमात छ यी तीनैसँग जुधिरहेका कोरोनासँग क्षेत्रमा जनताहरू युद्धरत हुँदा र यी तीन चीजबाट दूर रहेको एउटा विलासी वर्ग छ जो अख्तियारसँग लडिरहेका छन् नाम लुकाउने युद्धमा युद्ध चलिरहे सिनो खान पाइएला भन्ने गिद्धहरू हेलिकप्टर चढेर हेरिरहेछन् तमासा मानव रोग शोक र भोक उनीहरूको भाग्यमा पर्दैन भाइरस भोकमरी र भएको त्रिकोणात्मक चक्रव्यूहमा भिडिरहेको भीडलाई अस्त्रहीन छोडेर भीष्म पितामह मौन व्रतमा हुनुहुन्छ धृतराष्ट्र दृष्टिविहीन हुनुहुन्छ गान्धारी धृतराष्ट्रलाई चमर हम्किँदै हुनुहुन्छ एउटा नाटक मञ्चन भइरहेछ निजगढ बाह्रागल भई अहिले मकवानपुर बस्दै आउनुभएका यस लामाले एउटा गजल पठाउनु भएको छ भुइँभरि देख्छु दासीहरू उदासीहरू भुइँभरि देख्छु दासीहरू उदासीहरू आकाशबाटै हेरेर गए कटुवासीहरू एक ढिको नुनसँगै व्यवस्था खिचियो एक ढिको नुनसँगै व्यवस्था खिचियो राहतभित्र देखिन्छन् यस्ता बदमासीहरू चौपायाको मुख बन्द भएन तर के गर्नु चौपायाको मुख बन्द भएन तर के गर्नु पिठ्यौँभरि सुम्लो बोकी फर्केछन् घाँसीहरू आकाशबाटै हेरेर गए कटुभाषीहरू नेता जस्तै हुने त हुन् कार्यकर्ताहरू पनि नेता जस्तै हुने त हुन् कार्यकर्ताहरू पनि फरक हुनै चाहन्नन् तिनका खलासीहरू भुइँभरि देख्छु दासीहरू उदासीहरू आकाशबाटै हेरेर गए कटुभाषीहरू बुलबुल एउटा इरानी चरा बुलबुल सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल भागमा केही परेन भन्दै उफ्रिरहेछन् आकाशको फल झरेन भन्दै उफ्रिरहेछन् भागमा केही परेन भन्दै उफ्रिरहेछन् आकाशको फल झरेन भन्दै उफ्रिरहेछन् राहत लिन जाँदा आइफोन सिक्री हराउनेले सरकारले केही गरेन भन्दै उफ्रिरहेछन् यो विजय राणाले तनहुबाट पठाउनु भएको मुक्तक थियो यसलाई वाचन गरेर मैले बुलबुलमा तपाईँलाई फेरि स्वागत गरेँ तिमीप्रतिको मेरो लगाव उस्तै छ नपत्याए हेर जीवनमा तनाव उस्तै छ कति आए गए जिन्दगीमा यहाँ तिम्रो भने मलाई अभाव उस्तै छ यो जोरस दहालको मुक्तक थियो थुनेर हाम्रा लापरवाही लाखौं केही क्षणका लागि ढोकाभित्रको अनुभव चाखौं केही क्षणको लागि बरु केही दिन हामी दुई केनारा जस्तै भएर बसौं सिङ्गो जिन्दगी सुरक्षित राखौं केही क्षणको लागि थुनेर हाम्रा लापरवाही लाखौं केही क्षणको लागि यो अभिक्षेत्री समर्पणको गजल हो तुलसीपुर उपमहानगरपालिका पाँच दाङबाट उहाँले पठाउनु भएको मुक्तक हो र मैले यसलाई वाचन गरेँ मैले एउटा अनुरोध फेरि पनि गर्छु कतिपय गजल मुक्तकहरू सरकारको समर्थनमा छन् भने कतिपय गजल मुक्तकहरू सरकारको विरुद्धमा पनि लेखिएका छन् यसमा सबै सर्जकको विचारलाई मात्रै मैले स्थान दिएको छु र एकदमै सकेसम्म तटस्थ हुने गरी र सङ्ख्या पुर्याउने गरी गरिरहेको छु भन्ने मेरो बुझाइ छ मैले यी सामग्रीहरू यी रचनाहरू वाचन गर्दा जस्ताको तस्तै तपाईँले पेजमा अथवा मलाई मैले लेखेको स्ट्याटसमा जति कमेन्ट लेख्नुभएको छ तिनै सामग्रीहरूलाई वाचन गरिरहेको छु र साहित्यकारहरू कतै पनि नलागिकन भावनात्मक खालका सामग्रीहरूलाई बढी उठाइदिनु भयो यस्तो बेला पनि अझ राम्रो र तटस्थ देखिन जान्छ जस्तो मलाई लाग्छ इन्द्र केसीको मुक्तक छ सबैमा सुने कान हेर्न यी नयन छन् हजुर कोरोनाको कुराले मन बेचैन छ हजुर पहिले पहिले जातले अहिले कोरोनाले समाजमा मान्छे छुटाउने मुहान छन् हजुर भन्दै दाङ उपत्यकाबाट पठाउनु भएको छ इन्द्र केसीले रिवाज अर्यालले मुक्तक लेख्नु भएको छ भिडभिडमा नगएर सावधानी हामीले जान्नुपर्छ सरकारका कामलाई पनि सकारात्मक मान्नुपर्छ कोरोना विरूद्ध राष्ट्रले अनेक नीति ल्याएको छ जनताले नि स्वयं आफै जिम्मेवारी धान्नुपर्छ भन्दै चितवन खैरहने एकबाट रिवाज अर्याली लेख्नु भएको मैले मुक्तक वाचन गरेँ ऋषिदेवले कविता लेख्ने कोसिस गर्नुभएको छ पञ्चचामर छन्दमा मैले उहाँको नाम मात्रै लिएँ यहाँनिर मैले कविता त्यो पनि छन्दको कवितालाई यहाँनिर समावेश गरिनँ यति बेला कमल ढुङ्गानाले मुक्तक लेख्नु भएको छ त्यसै गरी टेकापुर कैलालीबाट जो अहिले भारत गुजरात बस्नुहुन्छ उहाँको घर चाहिँ टिकापुर कैलाली सुदीप काफ्लेले तामाकोशी गाउँपालिका तीन जफे दोलखाबाट पठाउनु भएको छ गजल विपद नआउन्जेल मात्र सहर याद आउँछ जब विपद आउँछ आमा र घर याद आउँछ पिज्जा र बर्गरका दोकान नपाएपछि बल्ल घरमा आमाले तुलाएको बाबर याद आउँछ उनी हिसाब जान्दिनन् ल्याप्चे लगाउँछिन् तर छोराको जन्मदिन र फोन नम्बर याद आउँछ सन्तानको माया सन्तान जन्मेपछि थाहा होला मलाई आमाको यो वचन अक्सर याद आउँछ विपद नआउन्जेलसम्म सहर याद आउँछ जब विपद आउँछ आमा र घर याद आउँछ दीपक आचार्य जलनले पठाउनु भएको छ बर्दियाबाट एउटा गजल जिन्दगीका बाटाहरू सुगम भइदियोस् दुःखका यी पाटाहरू कम भइदियोस् रिसराग सकियोस् जन्मियोस् माया प्रेम चाहिने मात्र यी मान्छेमा अहम भइदियोस् त्यसै गरी झापा गौरादह एकबाट रूपक अधिकारीले कविता पठाउनु भएको छ छन्द कविता प्रभा ढुङ्गानाले मैले दिएको समयभन्दा ढिला कमेन्ट गरेँ भनेर लेख्नु भएको छ त्यसै गरी तुलराज सन्तोष अधिकारीले पनि आफ्नो रचना पठाउनु भएको छ उदयपुर हाल काठमाडौँ लेख्नुभएको छ आफ्नो ठेगाना प्रदीप रोदनले पनि ढिला गरेँ भन्नुभएको छ रामकृष्ण भण्डारीले यो तरिका राम्रो लाग्यो बुलबुलमा प्रस्तुत गर्दै गरेको भनेर भन्नुभएको छ तपेन्द्र तुफानले पनि ढिलो भएको बताउनु भएको छ भने राम चौलागाईले देह लमतन्न पर्यो यहाँ बाँकीको भविष्य कालो पाइला समेटियो यहाँ जिन्दगीको दौड कालो कालो बिउ रोपियो जगतमा उम्रिएको फसल कालो कालो लोचन सामुका दृश्य कालो बादल उपर गगन कालो भन्दै सिन्धुपाल्चोकबाट पठाउनु भएको सामग्रीलाई मैले वाचन गरेँ हेमराज पाठकले पनि डोटीबाट लेख्नुभएको छ केआई सिंह गाउँपालिका डोटी हेम जिज्ञासु पाठक भन्नुभएको छ दूरदराजमा गाउँ बस्ती घर छ कोरोनाको आशंका भयंकर छ राहत अनि सहयोग भनिएको कोषमा परिमाण भन्दा नि नामको लहर छ कतै जन्ती कतै हुर्केर अनि जवान भएछ कतै कतै जन्मी कतै हुर्केर अनि जवान भएछ कतै मेरो बस्तीमा अब बुढेसकालको सफर छ भीम विश्वकर्माले पनि यो मैले आज दिउँसो चार बजेसम्म पठाइसक्नु सामग्री भनेको हुनाले चार बजे पछाडि आइपुग्ने साथीहरूले ढिलो भएछु भनेर लेखिरहनु भएको छ भीम विश्वकर्माजीले त्यसै गरी प्रकाश विरहीले मुक्तक पठाउनु भएको छ सन्तोष थापाले पनि कमेन्ट गर्नुभएको छ भने युवराज आहुतिले पनि मुक्तक पठाउनु भएको छ र युवराज आहुति दैलेख आठ बिसबाट र अहिले काठमाडौँ बस्नुहुन्छ विनिता आचार्यले मुक्तक पठाउनु भएको छ अन्जान गुल्मेलीले पनि एउटा गजल पठाउनु भएको छ उहाँ अहिले बस्नुभएको ठाउँ तिलक भट्टराई अन्जान सुनवल बार भूमही नवलपरासी कोही आफ्नो जीवज्यान जोगाउन लागिरहेछन् मौका यही हो भनेर कोही कमाउन लागिरहेछन् कोरोना भाइरसले आज विश्व प्रभावित बनेको छ यस्ता समाचारले पनि सताउन लागिरहेछन् भनेर लेख्नु भएको छ विश्व मानवले पनि पोखराबाट एउटा कविता पठाउनु भएको छ भने मुक्तक छ सुमनराज पौडेलको पोखराबाटै को हाँस्यो को यस्तो बेला शरीर होइन मात्र मन जोड़ौं यस्तो बेला सकेको सहयोग गरौं छ भने आफूसँग नकारात्मक भाव भए तोड़ौं यस्तो बेला त्यसै गरी अर्को मुक्तक यस कुमारको छ श्यामश्वेत विश्वकर्मा राजापुर पाँच बर्दियाबाट सबैलाई थाहा छ यो निश्चय आएको छ जतासुकै अहिले कोरोनाको भय आएको छ जति मजाक बनाउनु थियो बनाइसक्यौ महोदय अब चाहिँ सुरक्षित हुने समय आएको छ अर्याल अजीबले गोदावरी तेह्र ललितपुरबाट सुन्छु कतै हाँसी खुसी छ अनि कतै रोना धोना छ भेट्न मिल्दैन कुराकानी केवल मोबिल फोना छ घरमै बसौँ भोलि भेट पक्कै हुन्छ आफ्ना आफन्त घरबाट निस्कन हुन्न हजुर घर बाहिर कोरोना छ भनेर लेख्नु भएको छ अर्याल अजीब त्यसै गरी अजीब अर्याल रविन्द्र दिसुक दिखोक्पाले पनि मुक्तक पठाउनु भएको छ जापान हाल भनेर लेख्नु भएको छ प्रकाश छेत्रीले पनि हामीलाई सामग्री पठाउनु भएको छ सिन्धुपाल्चोकबाट र मैले उहाँहरूका सामग्रीलाई वाचन गरेँ अरू सामग्री पनि म क्रमशः वाचन गर्दैछु निराजन अधिकारीले मुक्तक पठाउनु भएको छ नदोई नपखाली केही नखानुस् न हजुर नलगाई पन्जा सामान नलानुहोस् न हजुर गर्नुहोस् कायम सकेसम्म सामाजिक दूरी मजाक ठानी हुलमुलमा नजानुहोस् न हजुर भनेर बर्दिया नगरपालिका घुस्रा बर्दियाबाट लेख्नुहुन्छ मुरारी घिमिरेले पनि कोरोना विशेष गजल भनेर पठाउनु भएको छ तारेकेश्वर नगरपालिका तीन काठमाडौँ उहाँको घर अहिले कतार बस्नुहुन्छ आफ्नो परिवार समुदाय र देश बचाउँ सबैजना सहमतिमा आएर देश बचाउँ सबैले साबुन पानीले मिची मिची हात धोई मिलेर कोरोनालाई भगाएर देश बचाउँ भनेर लेख्नुहुन्छ त्यसै गरी ब्राहिम अल्द्रिक विष्टले पनि गजल पठाउनु भएको छ कोरोनालाई बन्दुकले हुन्थ्यो गोलीले मर्ने भए खुकुरी उध्याउनुहुन्थ्यो चिरफार गर्न मिल्ने भए छैन अब कुनै हतियार तिमीलाई मार्ने मान्छेसँग सुरक्षा अप्नाउँदा अप्नाउँदै निर्दोष मान्छे मर्ने भए भनेर लेख्नुहुन्छ उपमा अधिकारीले लामो भावना लेखेर पठाउनु भएको छ कपिल वस्तु नेपालबाट केशव परियारले कालिका नगरपालिका दुई पदमपुर चितवनबाट लेख्नु भएको छ भने विनिता आचार्यले मुक्तक पठाउनु भएको छ कोरोना भाइरस जस्ता महामारी रोकथाम गर्न सक्छौ त मागे भने मैले उपहारमा सलामती दिने काम गर्न सक्छौ त सबै मंगल हुँदा त को सानो को ठूलो बाँच्ने एकै प्रक्रिया हो पद धन स्तर र बलले विपत्ति रोक्ने तामझाम गर्न सक्छौ त त्यस्तै प्रकाश सुवेदीले पनि गजल पठाउनु भएको छ भूपेन्द्र दंगालले मेरो सपना शीर्षकमा गजल पठाउनु भएको छ बदहसी पाँच झापा नेपालबाट विनिता आचार्यले मुक्तक पठाउनु भएको छ दिएर सूचना बिना हात हतियार आएको छ युद्ध गर्न बलवान किटाणु मतियार आएको छ छुँदैन यसलाई अणुबम शास्त्रास्त्र या बारूदले अदृश्य प्रहारमा भए यो हतियार यो होसियार आएको छ त्यस्तै विवश चौलागाईले मकवानपुर हेटौँडाबाट पठाउनु भएको छ परदेशमा छोरो घर फर्कने आशमा बाँचेको छ स्वदेशमा घर परिवार भोको गाँसमा बाँचेको छ यता लकडाउन चलिरहेको छ बिसौं दिनदेखि सिँगै भूगोल कोरोनाको त्रास त्रासमा बाँचेको छ नवराज घिमिरेले पनि यो कसरी सुन्ने भनेर भएको छ तपाईँ उज्यालो अनलाइन डट कममा गएर प्रत्यक्ष सुन्न पनि सक्नुहुन्छ हाम्रो यो बुलबुल र त्यहाँ रेडियो कार्यक्रमभित्र गएर क्लिक गर्नुभयो बुलबुलमा भने तपाईँले आजको मिति अप्रिल पन्ध्रको अङ्क खोजेर सुन्नुभयो भने पनि भेटाउन सक्नुहुन्छ बुलबुललाई त्यसै गरी गणेश कुमार चौधरीको मुक्तक छ ठाकुरबाबा नगरपालिका आठ बर्दिया उहाँको घर अहिले सल्ले ब्यारेक रुकुम बस्नुहुन्छ लखेट्नुपर्छ कोरोनालाई यो सहरबाट त्यसैले ननिस्कनुहोस् लकडाउनमा आफ्नो घरबाट यदि हामी दिमाग लगायौँ भने सजग रह्यौँ भने साँच्चै बस्न सकिन्छ जस्तो सुकै जहरबाट भनेर लेख्नु भएको छ गणेश वर्तमान उहाँको साहित्यिक नाम प्रेमविष्ट चौर गाउँपालिका साथ बिथडचिर गाउँपालिका साथ बजाङ र अहिले किर्तिपुर काठमाडौँ बस्नुहुन्छ गजल पठाउनु भएको छ अलि लामो छ उहाँको गजल मस्त रहनुहोस् स्वस्थ रहनुहोस् लकडाउनको नियम पालन गरौं भन्दै अलिस बाबु मल्लले हेमबहादुर मल्ल कालिका नगरपालिका तीन पदमपुर चितवन उहाँको घर अहिले दोहा कतार बस्नुहुन्छ देवेन्द्र खनालले पनि फोटो फर्म्याटमा पठाउनु भएको छ एउटा मुक्तक मैले फोटो फर्म्याटलाई आज समावेश गरिन धेरै अनुपमले सुर्खेतबाट मुक्तक पठाउनु भएको छ मान्छेलाई मान्छेकै असर छ मान्छेबाट कसको विश्वास के भर्छ मान्छेबाट आँगनमा टेकेको छिमेकीले राम्रो मान्दैन सबैलाई कोरोना फैलने डर छ मान्छेबाट भनेर लेख्नु भएको छ मैले सबैको सामग्री आज वाचन गर्न सक्दिनँ समय अभावका कारणले अर्को हप्ताको बुलबुल पनि यस्तै किसिमको सामग्री ल्याउनेछु र छुटेका सामग्रीहरूलाई म फेरि खोजी खोजी छानेर ल्याउनेछु अथवा त्यो दिनको लागि फेरि पनि तपाईँसँग रचना माग्नेछु कृपया तपाईँ तयार बस्नुहोला प्रदूषित यो धरा शुद्ध हुँदैछ विस्तारै मानिससँग प्रकृति पो क्रुद्ध हुँदैछ विस्तारै शक्तिशाली भन्ने पनि निर्दो देखिँदैछ अरे सिकन्दर पनि अब बुद्ध हुँदैछ बिस्तारै प्रदूषित यो धरा शुद्ध हुँदैछ बिस्तारै अवतार ढकालको यो सामग्री हो र ग्यास ग्यामयस ठकुरीको सामग्री पनि छ यहाँ त्यसै गरी बलराम बजगाई इन्द्र केसीले लेखेर पठाउनुभएका सामग्रीहरू छन् मैले सबैको सामग्री राख्न नसक्ने भएर पेजमा हेर्दै तपाईँहरूको नामलाई वाचन गरिरहेको छु उषा आचार्य ढकाल पर्वत हाल काठमाडौँ भनेर उहाँले पनि पठाउनु भएको छ त्यस्तै गरी प्रेम थापाले कमेन्ट गर्नुभएको छ रोशन खनाल म छु सात समुद्र पारी आमा चिन्ता गर्नुहुन्छ के छ त्यहाँ खाने आहार आमा चिन्ता गर्नुहुन्छ कोरोनाले सयौं देश मानिस सखाप पार्दैछ बाबु भएसाई होसियार आमा चिन्ता गर्नुहुन्छ खोइ के भाइरस फैलिरहेछ औषधि पाइन्न रे के गरे वैज्ञानिकले तयार आमा चिन्ता गर्नुहुन्छ कति छोराहरू परदेशको बाकसमा अल्झेका छन् सुनेपछि त्यो समाचार आमा चिन्ता गर्नुहुन्छ न जापान न चीन न अमेरिकाले रोक्न सक्यो सकिने हो कि संसार आमा चिन्ता गर्नुहुन्छ म छु सात समुद्र पार आमा चिन्ता गर्नुहुन्छ के छ त्यहाँ खाने आहार आमा चिन्ता गर्नुहुन्छ बाँकी घर भई कोहलपुर बाँकी घर भई अहिले ओकिनावा जापान बस्दै आउनुभएका रोशन खनाल रोसुको गजल मैले वाचन गरेको थिएँ सुमन विकल बराहा क्षेत्र साथ सुनसरी चकघट्टीबाट सामग्री पठाउनुहुन्छ मुरारी घिमिरेको सामग्री पनि छ मैले वाचन गरेँ उहाँले दुई ठाउँमा लेख्नु भएको रहेछ इन्द्र कुमार क्षितिज डोटी उहाँको घर र अहिले साउथ कोरिया बस्नुहुन्छ कोरोनाले विश्वलाई रिना बनायो आँसु नै आँसुले मुक्त होना बनायो मेरो देशमा संकटकाल मौका बनिदिन्छ भ्रष्टको काटो पनि चौगुना बनायो कोरोनाले विश्वलाई रोना बनायो भनेर लेख्नुहुन्छ महेश डोटेले कमेन्ट गर्नुभएको छ भने सुशील सिमखडाले पनि सुन्दरीजलबाट गजल पठाउनु भएको छ त्यस्तै गरी सुरेशमान श्रेष्ठले पनि अधिवक्ता सुरेशमान श्रेष्ठ बालकुमारी ललितपुर भनेर लेख्नु भएको छ छाडौँ आजैबाट लखर लखर हिँड्ने बानी मिची मिची हात धौँ लिई साबुन पानी भनेर पठाउनु भएको छ त्यस्तै गरी प्रवासी परिवर्तित सन्तोष जोशी हुनुहुन्छ असफल प्रवासी लेख्नुहुन्छ उहाँलाई उहाँको कैलाली पाल बजार घर हो भने हाल गुजरात बस्नु भएको छ तपाईँहरू बसेको ठाउँमा कोरोनाको अवस्था कस्तो छ लकडाउनको अवस्था कस्तो छ लेखिदिनु भएको भए अझ सजिलो पनि हुन्थ्यो कि जस्तो लाग्छ मलाई धेरैमा सूचना सन्देश प्रवाह गर्नको लागि सन्तोष खत्री बर्दघाट आठ भुताहा नवलपरासीबाट गजल पठाउनुहुन्छ तर फोटो फर्मेटमा छ उहाँको गजल त्यस्तै गरी ओखलढुङ्गा लिखु एकबाट आनन्द ढुङ्गेलको पनि गजल छ अशोक ढुङ्गाना ले कविता पठाउनु भएको छ म एक दिन फेरि यो सडकमा निर्धक्क हिँड्नेछु त्यही थोत्रो भएर च्यातिएको होइन च्यातिएर थोत्रो भएको जिन्स लगाएर त्यही पुरानो चिया पसल जहाँ दिदीले अम्ले डुबाएर ल्याएको चिया मिठो मानेर खानेछु म एक दिन फेरि यो सडकमा निर्धक्क हिँड्नेछु सदर प्रणाम छोडेर विदेशी ह्यान्डसेक गर्नेछु म एक दिन फेरि यो सडकमा निर्धक्क हिँड्नेछु भनेर झापा गौराहद तीनका अशोक ढुङ्गाना लेख्नुहुन्छ मिन सरोवर साउदले अछामबाट मुक्तक पठाउनु भएको छ त्यसै गरी तिलविक्रम त्रिविक्रम सिलवालले सल्यानटार धादिङबाट सामग्री पठाउनु भएको छ मोहन शेर्पाली शम्भु आचार्य एमके छेत्री अशिष राखल सुनिल राजेश घिमिरे मनोज अधिकारी नाथ सिंहले लकडाउन शीर्षकको कविता पठाउनु भएको छ भूकम्प आउँदा बाहिर जाऊ बाटामै खाऊ चौरमै सुत भने कोरोना आउँदा भित्रै बस्छ भित्रै उठ र भित्रै घुम भने मान्छेको समस्या पनि कस्तो ऋतु चाहिँ बदलिँदो रहेछ एउटा समस्याको पहाड चढिन सकिँदै अर्को चुलीले पर्खिरहेको हुन्छ उसको जीवन दैनिक ज्यालादारीमा निर्भर छ उसको जीवन क्वारेन्टाइन र लकडाउनमा कसेर कसरी चल्नेछ हात गोडा धौ सफा सोग्गर हौ सिकाउँदैछ कोरोनाले यति सामान्य कुरा पनि हाम्रो मानव सभ्यतालाई जीवनशैलीको बोध गराउँदैछ कसैको कर्मको फल कसैले भोग्नु परेको छ जीवनचक्रका नियमहरू यस्तै हुन् कोरोनाले यसै केही गर्दैन किनभने हामी अनुशासित भएर बस्नेछौँ जोगाएर आफ्नो ज्यान अरूलाई पनि बचाउन सक्नेछौँ तेजिन त्यसै गरी त्रिविक्रम सिलवाल विवेक बराइली बिनु समीर अर्याल देवकान्दी कुमार मेघ बस्नेत लगायतले हामीलाई पठाउनु भएको छ र मसँग थुप्रै सामग्री छ हाम्रो समय सकिन लागेको संकेत मलाई प्राविधिक मित्रले गरिरहनु भएको छ जोगवीर चन्द्र भण्डारीको पनि गजल आएको छ रुस्मा पन्त सजिन विक्रम कुँवरले लेख्नु भएको छ घर पुग्न त सात दिन लाग्ला शीर्षकमा म त यो शहरमा बिरानो रहेछु चामल सकिएको पनि चार दिन भएछ अब त पानीको जार समेत छन् अझै आश छ घर गएर टन्न भात र गुन्द्रुक खाने घर पुग्न त सात दिन लाग्ला यो सहर बिरानो रहेछ घरबेटीको घरमा भातको बासना चल्दा मैले मेरो घर सम्झिएको छु सात दिनपछि त म पनि घर पुग्नेछु आमा श्रीमती छोरा र छोरीसँग पिँढीमा रमाउँदै बस्नेछु घर त हिँडेरै पुगिएला तर जुत्ताको जोहो कसरी गर्ने घर त हिँडेरै पुगिएला तर बाटो खर्च केले गर्ने घर त हिँडिएरै पुगिएला तर राति कहाँ बस्ने घर त हिँडेरै पुगिएला तर यो भोगलाई घरसम्म पुग्दा कसरी सम्हाल्ने के म यो देशको नागरिक होइन र फेरि हेरेँ मेरो नागरिकता अनि टोलाएँ यो त कागज रहेछ भोट हाल्ने अनि मालिकलाई जिताउने घर पुग्न त सात दिन लाग्ला सजित विक्रम कुमार राणा काठमाडौँ तारकेश्वर साथ मलाई उत्पादन सहयोगी सङ्घर्ष विष्टले अब नाम पनि वाचन गर्ने समय सकिन लागेको सङ्केत गर्नुभयो त्यसैले मैले तपाईँको यो सबै मायालाई सँगालेँ एउटा स्ट्राटसकै भरमा यति धेरै रचनाहरू पठाइदिनु भयो मलाई धेरै धेरै आभारी छु हार्दिक धन्यवाद तपाईँको यो मायाले मन यति आह्लादित भएको छ कि अर्को साताको बुलबुल पनि म यसै गरी प्रस्तुत गर्ने जमर्कोका साथ आजको रात्रि प्रस्तुति बुलबुलबाट उत्पादन सहयोगी सङ्घर्ष विष्ट र म प्रस्तुता अच्युत किमिरे बुलबुल उदयपुर घर भई अहिले काठमाडौँ बस्दै आउनुभएका तुलाराज अधिकारी सन्तोषको गजल असल वाचन गर्दै शुभरात्रि भन्छौं महामारीको बेला लुट्नेलाई के भन्नुहुन्छ तपाईँ महामारीको बेला लुट्नेलाई के भन्नुहुन्छ तपाईँ आपत्तिको बेला फुट्नेलाई के भन्नुहुन्छ तपाईँ हिजो मसँग केही नहुँदा टाढिएका थिए जो आज नजिकै जुट्नेलाई के भन्नुहुन्छ तपाईँ आपत्तिको बेला फुट्नेलाई के भन्नुहुन्छ तपाईँ सुन हुँ म फलाम नसम्झनु भनिरहँदा पनि फलाम नै सम्झी पिट्नेलाई के भन्नुहुन्छ तपाईँ महामारीको बेला लुट्नेलाई के भन्नुहुन्छ तपाईँ आपत्तिको बेला फुट्नेलाई के भन्नुहुन्छ तपाईँ बुलबुल एउटा इरानी चरा बुलबुल